नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा WWW dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म अनिता अरियाल सुरुमा प्रमुख समाचारका शीर्षकहरू कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको छत्तीसौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाउँदै ए नेकपा माओवादीले पनि पहिलो पटक पुष्पलालको स्मृति दिवस मनाउने तयारी दलहरूबीच सहमति नभए पेलेरै भए पनि संविधान जारी हुने नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलको भनाई वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा आज भूटानको थिम्पूतर्फ प्रस्थान गर्नुहुने पाकिस्तानमा पछिल्लो हवाई हमलामा कम्तीमा पनि पैंतिस जनाको हत्या आक्रमणको व्यापक विरोध इजरायली सेनाद्वारा गाँजा क्षेत्रमा सत्तरी भन्दा बढ़ी पटक आक्रमण र प्रशिक्षक दासा नायक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 बिहान पार्टी कार्यालय कोटेश्वरमा कार्यक्रमको आयोजना गरेको छ श्रेष्ठको जन्म विक्रम सम्बत उन्नाइस साल असार पन्ध्र गते रामेछापमा भएको थियो भने दुई साल साउन सात गते भारतमा निधन भएको थियो निर्वाचका बेला भारतमा निधन हुनुभएका श्रेष्ठको शब नेपाल ल्याउन तत्कालीन सरकारले अनुमति समेत दिएको थिएन शहीद गंगालाल श्रेष्ठका भाइ पुष्पलालले दुई हजार छ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो भने कम्युनिष्ट आन्दोलनको घोषणा पत्रलाई नेपालीमा पहिलो पटक अनुवाद गर्नुभएको थियो प्रतिष्ठानका अनुसार विभिन्न राजनैतिक दल र संघ संस्थाका प्रतिनिधिको सहभागितामा आज छलफल कार्यक्रम समेत हुनेछ राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले इजिप्टको राष्ट्रिय दिवसका उपलक्ष्यमा त्यहाँका राष्ट्रपति अब्देल फताह इल सिसी र प्रधानमन्त्री इब्राहिम महमलाई बेग्ला बेग्लै सन्देश पठाई ज्ञापन बधाई ज्ञापन गर्नुभएको छ सन्देशमा उहाँहरूले इजिप्टका राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका जनताको उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ सन्देशमा उहाँहरूले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध आउँदा वर्षहरूमा अझ सुदृढ हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभएको छ वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा आज भूटानको थिम्पूतर्फ प्रस्थान गर्नुहुने भएको छ दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र साप्राको वाणिज्य मन्त्री स्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ भूटान जान लाग्नु भएको हो साप्राको बैठकमा उहाँले नेपालको तर्फबाट मुख्यतया क्षेत्रीय आबद्धता सार्क सदस्य मुलुकबीच व्यापारको अभिवृद्धि व्यापार उदारीकरण प्रक्रिया सरलीकरण तथा क्षेत्रीय स्वतन्त्र व्यापार क्षेत्रका सन्दर्भमा नेपालको धारणा राख्नुहुने मन्त्रालयले जनाएको छ दोस्रो चरणको संवेदनशील वस्तुहरूको समितिको बैठकमा पनि वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च पदाधिकारीहरूको सहभागिता रहनेछ नेपाली प्रतिनिधि मण्डलका अन्य सदस्यहरूमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण गोपाल मलेगो सहसचिव जीवलाल कोइराला तथा परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका पदाधिकारीहरूको सहभागिता रहने जनाइएको छ नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले दलहरूबीच सहमति नभए पेलेरै भए पनि संविधान जारी हुने बताउनु भएको छ माओवादीले भएको संविधान फालेर अर्को संविधान समेत बनाउन नदिएको आरोप लगाउँदै पौडेलले जारी गर्न अवरोध गरेमा पेलेरै भए पनि संविधान जारी गरिने बताउनु भएको छ प्रेस युनियन मोरङले आज बिहान विराटनगरमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वहाँले एकीकृत माओवादीको नियतमा शंका गर्ने प्रशस्तै आधार रहेको दावी पनि गर्नुभएको छ एमालेसँगको सहमति अनुसार राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने विषयमा आफूहरू चुकेको बताउँदै वहाँले सकिएको विषय नउठाउन आग्रह गर्नु भएको छ छब्बीस जना सभासदको विषय एमालेको तर्फबाट नाम आउने बित्तिकै टुङ्गोमा पुग्ने पौडेलको भनाइ छ सार्वजनिक यातायातमा आरक्षण सीटको व्यवस्था प्रभावकारी रूपमा लागू गराउन ट्राफिक प्रहरीले कडाईपूर्वक अनुगमन शुरू गरेको छ झण्डै दुई हप्तादेखि गाड़ीमै गएर अनुगमन गरी आरक्षण सीटको व्यवस्था लागू गराउने प्रयास भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वसन्त पन्तले जानकारी दिनुभएको छ चालक सहचालक सहित यात्रुलाई पनि आरक्षण सीटका बारेमा सचेत गराइएको उहाँको भनाइ छ काठमाडौँ उपत्यकाभित्र चल्ने गाड़ीमा अहिले स्पष्ट रूपमा आरक्षण सीट उल्लेख गर्ने गरिएको छ तर अपाङ्ग अपाङ्गशक्त आरक्षित सीटको व्यवस्था कार्यान्वयन भए पनि महिला आरक्षण सीट भने कार्यान्वयन हुन सकेको देखिँदैन महिला आरक्षण भनेर लेखिएका सीटमा पुरूष बसिदिने तर महिला भने उभिनुपर्ने र महिलाले आग्रह गर्दा समेत सीट नछोड्ने प्रवृत्ति देखिएको ट्राफिक प्रहरीले जनाएको छ वृद्ध अवस्थाका पुरूष यात्रु भए महिलाले नै सीट छोडिदिने तर अरू अवस्थामा आरक्षित सीटमा बसेका पुरूषलाई उठाउन खोजे अटेरी गर्ने र कतिपय यात्रुले गाली गर्ने गरेको पनि महिला यात्रुले गुनासो गरेका छन् ट्राफिक प्रवक्ता पन्तले प्रहरीले दैनिक रूपमा सबै गाड़ीमा गएर आरक्षण सीटको व्यवस्था कार्यान्वयन गराउन सम्भव नहुने भएकाले महिला आफै पनि आफ्नो अधिकार लिन सजग हुनुपर्ने बताउनुभयो हेटौडा बस पार्कको अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी नायब निरीक्षक देवलाल यादव पन्ध्र हजार घुस लिँदा लिँदै पक्राउ परेका छन् भारतको रक्सोलबाट भन्सार छलेर ल्याइएको किराना सामान र लत्ता कपडा छुटाइदिन पन्ध्र हजार रूपियाँ दिँदै गर्दा उनले उनलाई मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाको प्रहरी टोलीले पक्राउ गरेको हो बारम्बार यस्तै काम गरेको जानकारीका आधारमा एकजना नक्कली व्यापारी बनाई घुस दिन्छु सामान छुटाइदिनुपर्छ भन्न लगाएर पन्ध्र हजार रूपियाँको बन्दोबस्त गरी यादवलाई पक्राउ गरिएको हो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 किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा गत हप्ता गरिएको हवाई आक्रमणमा कैयौं सर्वसाधारण मारिएपछि पाकिस्तानमा हवाई आक्रमणको व्यापक विरोध भएको छ पाकिस्तानी नागरिकले यसरी गरिने हवाई हमलामा परि नागरिक मारिएपछि सर्वसाधारणको हत्या गरिएको भन्दै व्यापक मात्रामा विरोध गर्ने गरेका छन् उनीहरूले यो विरोध गरिरहेकै बेला आज पनि हवाई हमलाबाट कम्तीमा पनि पैंतिस जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ती मारिने आतंककारी भएको सेनाले जनाएको छ हवाई कारवाहीमा परि पाकिस्तानको स्वाल उपत्यकामा पैंतिसजना मारिएको बीबीसीले जनाएको छ उनीहरूले भागिरहेको सूचनाको आधारमा सेनाले हवाई कार्यवाही गरेको थियो त्यसमा पनि आतंककारी नै मारिएको जनाइएको छ उत्तरी बाजरिस्तानमा विशेष गरी तालिबान आतंककारी मारिने गरेका छन् उनीहरू सोही क्षेत्रमा आश्रय लिएर बस्ने गरेको सूचनाको आधारमा पाकिस्तानी सैनिकले आक्रमण गर्दै आएको छ हमास विद्रोही विरूद्धको कार्यवाही जारी राखेको इजरायली सेनाले पछिल्लो पटक गाजा क्षेत्रमा सत्तरी भन्दा बढ़ी पटक आक्रमण गरेको छ इजरायली सेनाले गाजामा रहेका पाँचवटा मस्जिद फुटबल स्टेडियम तथा हमास विद्रोही नेताको घरमा लक्षित गरी रकेट र ट्याङ्कले आक्रमण गरिएको प्यालेस्टाइनी अधिकारीहरूले बताएका छन् रकेट आक्रमणबाट सातजना प्यालेस्टाइनी मारिएका छन् यो सँगै इजरायली सेनाद्वारा गाँजा क्षेत्रमा गरिएको कार्यवाहीबाट मर्नेको संख्या पाँच सय असी नागेको अधिकारीहरूले जनाएका छन् आक्रमणबाट गाँजाका कैयौं घरहरू ध्वस्त भइसकेको छ इजरायली सेनाले अहिले पनि आक्रमण जारी राखेको बताइएको छ र अन्तमा खेल समाचार सरकारले पिदुबु धासा नायकेको दासा नायकेलाई थप एक वर्षका लागि नेपाली क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त गरे पनि Nepali cricket team Dassanayake बिना नै एसियाली खेलकुदमा सहभागी हुने भएको छ दासा नायके आउने नआउने टुङ्गो नभएपछि नेपाल क्रिकेट संज्ञानले दुई महिनापछि दक्षिण कोरियामा हुने सत्रौं एसियाली खेलकुदका लागि अरूण अर्याललाई प्रशिक्षकको रूपमा जिम्मेवारी दिएको छ क्यानले हिजो एक विज्ञप्ति निकाली एसियाली खेलकुदका लागि प्रशिक्षकमा अर्याललाई नियुक्त गरेको जानकारी गराएको छ तर क्यानका महासचिव उत्तम कुमार कर्मचारीले भने एसियाली खेलकुदका लागि खेलाड़ी र प्रशिक्षकको नाम पठाइहाल्नुपर्ने भएकाले दासा नायकेको म्याद नथपिँदै यसअघि नै अर्यालको नाम प्रशिक्षकका रूपमा नेपाल ओलम्पिक कमिटीमा पठाएको जानकारी दिनुभएको छ एसियाली खेलकुदमा भाग लिन जाने खेलाड़ी तथा पदाधिकारीको भिसा तथा अरू व्यवस्था र प्रतियोगिता आयोजकसँगको समन्वय नेपाल ओलम्पिक कमिटीले मिलाउनु पर्ने हुन्छ कमिटिले पन्ध्रजना खेलाड़ी एक प्रशिक्षक र एक व्यवस्थापकको नाम पठाउन भने अनुसार आफूहरूले नाम पठाएको र अब दासा नायके आयमा र सरकारले खर्च बेहोरीमा एसियाली खेलकुदमा प्रशिक्षक बनेर दासा नायके पनि जाने बाटो खुल्ला रहेको उहाँले बताउनु भएको छ सरकारले म्याद थपे पनि दासा नायकेसँग आफूहरूको सम्पर्क नभएको भन्दै कर्मचारीले उहाँको बारेमा क्यानलाई थप जानकारी नभएको बताउनुभयो अर्पण समाचारबाट अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको छत्तीसौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै ए नेकपा माओवादीले पनि पहिलो पटक पुष्पलालको स्मृति दिवस मनाउने तयारी दलहरूबीच सहमति नभए पेलेरै भए पनि संविधान जारी हुने नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलको भनाई वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा आज भूटानको थिम्पूतर्फ प्रस्थान गर्नुहुने पाकिस्तानमा पछिल्लो हवाई हमलाबाट कम्तीमा पैंतिसको हत्या आक्रमणको व्यापक विरोध इजरायली सेनाद्वारा गाँजा क्षेत्रमा सत्तरी भन्दा बढ़ी पटक आक्रमण र प्रशिक्षक दासा नायक बिना नै नेपाली क्रिकेट टोली एसियाली खेलकुदमा भाग लिँदै हौस् त यसका साथै बिहान दस बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The नेक्स्ट education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one